दर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभर के साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा एमाले नेत्री साहना प्रधानको स्वास्थ्यमा सुधार आएको छ बल्कु स्थित वयोध्या अस्पतालमा भर्ना हुनुभएकी नेत्री साहनाको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको हो निमोनिया र मस्तिष्क घातको एकैपटक संक्रमण भएपछि प्रधान बयालिस दिनदेखि अस्पतालमै हुनुहुन्छ अस्पतालका मेडिकल डाइरेक्टर श्यामबहादुर पाण्डेले नेत्री प्रधानको स्वास्थ्य बिरामी हुनु पूर्वको अवस्थामा आएको बताउनुभयो नेत्री प्रधानलाई खाना खाना श्वास फेर्न केही अप्ठ्यारो परेको छ उहाँ हिँडडुल गर्न नसक्ने बोल्न नसकेर चिन्न नसक्ने पुरानो समस्या यथावत रहे पनि बिस्तारै सुधारका संकेत देखिएको चिकित्सकको भनाइ छ यसैबीच प्रधानको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आधिकारिकता विवादमा पशुपति शमशेर राणालाई नै मान्यता मिलेसँगै पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पक्ष न्यायमाग्दै अदालत जाने भएको छ राप्रपाको अध्यक्ष आफू भएको दावी चन्दले निर्वाचन आयोगमा दिएको निवेदनलाई आयोगले अवैध मानेपछि चन्द पक्ष न्याय माग्दै अदालतको ढोका ढकढकाउन बाध्य भएको केन्द्रीय सदस्य ध्रुवबहादुर प्रधानले बताउनुभयो उहाँले निर्वाचन आयोगले गरिएर गहिरिएर अध्ययन नगरेको आरोप लगाउनुभयो राप्रपा महाधिवेशनले चक्रिय प्रणाली अनुसार श्री श्रीबहादुर पछि लोकेन्द्र बहादुर चन्द अध्यक्ष हुनुपर्ने दावी चन्द पक्षको रहँदै आएको छ शक्तिमा बस्नेले कार्यकर्ताको निर्णयको अवमूल्य गरेको भन्दै केन्द्रीय सदस्य प्रधानले अब भण्डाफोर अभियान पनि सँगसँगै गरिने बताउनुभयो सिन्धुपाल्चोकमा एक हजार छयालिस केजी रक्तदान रक्तचन्दन सहित चारजना पक्राउ परेका छन् काठमाडौँबाट तातो पानी साँदै गरेको ना दुई ख तीन एक पाँच र ना दुई ख पाँच आठ छ आठ नम्बरको मोबाइल भ्यानमा चेक जाँच गर्दा एक हजार छयालिस किलो रक्तचन्दन बरामद गरिएको जिल्ला प्रहरीकाले सिन्धुपाल्चोकका डीएसपी भरत बोहराले जानकारी दिनुभयो बोहराका अनुसार ना दुई ख पाँच आठ छ आठ नम्बरको भ्यानमा आठ सय साठी किलो र ना दुई ख तीन एक पाँच नम्बरको भ्यानबाट एक सय छयालिस किलो रक्तचन्दन बरामद गरिएको हो रक्तचन्दनसँगै तातो पानीका चारका फुर्वा तामाङ लिस्ती छका छेवाङ लामा लिस्ती एक्का मेङ्याङ शेर्पा र सोही ठाउँका दोर्जे शेर्पालाई पक्राउ गरिएको डिएसपी बोहराले जानकार दिनुभयो बरामद गरिएका रक्तचन्दन इफ्राका बाह्र बिसीमा राखिएको र आइतबार वन कार्यालय बुसाइने बोहराले बताउनुभयो रक्तचन्दन सहित पक्राउ परेका चारैजनालाई इफ्रवा बाह्र बिसीमा राखिएको र थप अनुसन्धानपछि कार्यवाही गरिने प्रहरीले जनाएको छ मलेसियन एयरलाइन्सको विमानको साललाई युक्रेनका रूसी पृथकतावादीहरूको हात रहेको आशंका गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले तत्काल छानबिन गर्न माग गर्नु भएको छ यसअघि संयुक्त राष्ट्र संघले पनि छानबिन गरी दोषीलाई कड़ा दण्ड दिन माग गरेको थियो ओबामाले विमान मिसाइल आक्रमण गरी खसालेको प्रमाण पनि भएको दावी गर्नुभएको छ पृथकतावादीहरूले भने आफूले कुनै मिसाइल नचलाएको दावी गर्दै आएको छ बिहिबार रूसी पृथकतावादीहरूको नियन्त्रणमा रहेको युक्रेनी भूमिकासु विमान आक्रमणमा पनि ध्वस्त हुँदा दुई सय अन्ठानब्बे जनाको मृत्यु भएको थियो ओबामाले यो घटनालाई ग्लोबल स्ट्रेटेजीको संज्ञा दिनुभएको छ उहाँले संघर्षमा रहेका दुवै पक्षलाई तत्काल युद्ध विराम गर्न पनि आह्वान गर्नुभएको छ ओबामाले यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि टेलिफोनमा कुराकानी गर्नुभएको थियो र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देशन अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैर कानूनी भन्दै प्रतिबन्ध लगाएको थियो फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानै संघ र संघका पदाधिकारीलाई पुनर्बहाली गरेपछि प्रतिबन्ध हटाएको फिफाले जनाएको छ प्रतिबन्ध हटेपछि नाइजेरियाको राष्ट्रिय टोलीले तथा क्लब आफूले अन्तर्राष्ट्रिय खेल खेल्न पाउनेछन् विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित भएपछि अदालतले स्थानीय फुटबल संघ विघटन गरी नयाँ कार्य समिति चयन गर्न निर्देशन दिएको थियो यस्तै ब्राजिलबाट घर फर्किएका नाइजेरिया फुटबल संघका पदाधिकारीलाई विमानस्थलबाट पक्राउ गरी जेल हालिएको थियो जेल परेका फुटबल अधिकारी पनि रिहा भएका र उनीहरूले काम गर्ने वातावरण बनेको भन्दै फिफाले प्रतिबन्ध हटाएको हो हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो सुजिता हमाल बिता भए नमस्कार अर्पण को साथमा Jai Galeshwar real and and प्राली द्वारा निर्मित कपूर कोलोनी चैनपुर तीन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर बाट बाह्र सय मिटर उत्तर तर्फ कंकाली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बाटो बिजुली सञ्चार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेटलको व्यवस्थाका साथै एसियन फेर्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटीच्यूट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बावन्न छयालिस एक सय चौरात्तर चितवनमै सबै भन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख नारायणगढ फोन zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न भयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम टिकजाम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khairahani चार पर्सा नेपाल बैंक भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी एक सय उनाचालिस किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्न नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारा सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर सम्झी सम्झी तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी तिमीलाई नमस्ते म गायक शशान्त कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नि बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा पप गीतको दुनियाँमा भइरहेको हलचल पप गायक गायिका के गर्दैछन् पप क्षेत्रका हस्तीहरूसँगको कुराकानी यो हो कार्यक्रम पप ग्यालरी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा प्रत्येक